परेको माया तिमी आउँदैछौ भने म त भेट्न झरेको आउँदैछौ भने आउँदैछौ भने भागी भागी आउँदैछु म पनि आज फुर्सद परेको ರೆಡ್ಡಿ my दुइटै मनको भेट हुने www.freenepalisang.com